तयार गर्ने नेताहरूले बताएका छन् उक्त प्रस्तावलाई सोमबार बस्ने उच्च स्तरीय राजनैतिक समितिको बैठकमा पेश गरिने जिम्मेवारी कार्यदलले पाएको छ निर्वाचन अध्यादेशमा सहमतिपछि मात्रै संविधान सभा निर्वाचनको मिति घोषणा गर्ने दलहरूबीच सहमति बनेको छ सबै दलका आआफ्ना अडान रहेकोले बीचको बाटोबाट सहमतिको प्रयास भइरहेको नेताहरूको भनाइ छ सहमतिमा रहेका दलमध्ये दुई दुई जनाका दलले गठन गरिएको आठ सदस्यीय कार्यदललाई निर्वाचन अध्यादेशको अध्ययन गरेर समितिको अर्को बैठकमा सुझाव पेश गर्ने भनिएको छ उच्च स्तरीय राजनैतिक समितिको बैठक भने सोमबार साँझ बस्ने तय भएको छ दलहरूबीच संविधान सभाको सदस्य संख्या समानुपातिक चुनावतर्फ प्रस्तावित थ्रेसोड फौजदारी अभियोग लागेकाले उम्मेद्वार बस्न नपाउने लगायतका विषयमा विवाद छ सरकारले आउँदो पाँच वर्षभित्र वन क्षेत्रको अतिक्रमण हटाउने दावी गरेको छ वन क्षेत्रको अतिक्रमण हटाउने क्रम तीव्र पारिएको र पाँच वर्षभित्र अतिक्रमण हटाइसक्ने वन तथा भू संरक्षण मन्त्रालयले जनाएको छ मन्त्रालयका सहसचिव कृष्ण प्रसाद आचार्यले यो वर्षमा मात्रै सात सय एकासी हेक्टर वन क्षेत्रको अतिक्रमण हटाएको जानकारी दिनुभएको छ उहाँका अनुसार विभिन्न तेत्तिस जिल्लाका वन क्षेत्रमा भएको अतिक्रमण हटाइएको हो आचार्यले कार्ययोजना नै तयार पारेर वन अतिक्रमण हटाउने कामलाई तीव्रता दिइने बताउनु बताउनु भएको छ वन क्षेत्रको अतिक्रमण हटाउनेकै लागि यो वर्ष मात्रै दुई करोड पच्चिस लाख रुपियाँ खर्च गरिसकेको उहाँले जानकारी दिनुभएको छ अतिक्रमण हटाउन पूर्व तयारी अतिक्रमण नियन्त्रण जग्गा पुनर्स्थापना अनुगमन तथा मूल्याङ्कन लगायतको काम गरिने मन्त्रालयको भनाइ छ वन विभागको तथ्याङ्क अनुसार देशभरका एक लाख हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ चितवनको कुमरोज गाविसलाई आज नमुना गोबर ग्यास गाउँ विकास समिति घोषणा गरिएको छ वन तथा भू संरक्षण मन्त्री टेकबहादुर थापा घरतीले नमुना गोबर ग्यास गाविस घोषणा गर्नु भएको हो एक हजार सात सय पचास घरधुरी रहेको कुमरोज गाविसमा अहिलेसम्म एक हजार तिन सय चौरात्तर घरमा गोबर ग्यास निर्माण गरिएको बुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद भूषालले जानकारी दिनुभएको छ बाँकी घरधुरीमा गोबर ग्यास निर्माण कार्य पनि चलिरहेको भूषालको भनाइ छ राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र सौराहको सक्रियता र बुढीराप्ती उपभोक्ता समिति कमरोजको आयोजनामा नमुना गोबर ग्यास गाविस घोषणा गरिएको हो पर्सामा एक युवतीले आत्महत्या गरेकी छिन् पर्साको महादेवपट्टी तिनका अयोध्या शुक्लाकी उन्नाइस वर्षीय छोरी रिमा ले गैराते आत्महत्या गरेकी हुन् उनको केही दिनमै विवाह हुने कार्यक्रम रहेको थियो उनले आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ यद्यपि परिवारका सदस्यहरूले भने जबरजस्ती विवाह गर्न खोजेका कारण उनले आत्महत्या गरेको बताएका छन् घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरीकाले पोखरिया पर्साले जानकारी दिएको छ यसैबीच पर्सा कि एक युवकलाई प्रहरीले पक्राउ गरेको छ एक युवतीलाई बलात्कार गरी फरार गरेका सोही ठाउँका विदेश विदेशी महत्वलाई इलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्समा बुझाएको छ सुन चाँदीको भावमा उतार चढाव आउने क्रम जारी रहेको छ हप्ताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तोलोमा एक हजार रुपियाँ घटेर कारोबार भइरहेको छ नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको एकाउन्न हजार तिन सय पचास रुपियाँ तोकेको छ गत शुक्रबार एकै दिन तोलामा साढे एघार सय रुपियाँ बढेर बाहन्न हजार तिन सय पचास रुपियाँमा कारोबार भएको थियो अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा छिटो छिटो उतार चढाव आइरहेको छ नेपाली बजारमा अन्तर्राष्ट्रिय बजार मूल्यले प्रत्यक्ष प्रभाव पार्ने हुँदा सुनको भाव स्थिर रहन नसकेको हो टर्कीमा दुई दिनदेखि जारी आन्दोलनका क्रममा नौ सय जना गिरफ्तार भएका छन् सरकार विरोधी प्रदर्शनका क्रममा उनासी जना घाइते भएका छन् इस्तानबुलमा भएको विरोध तथा आन्दोलनको क्रममा ती व्यक्ति पक्राउ परेका हुन् अन्तरिम सरकारका मन्त्री ओमर गुलेरका अनुसार पक्राउ गरिएका केही नागरिकलाई छोडिनेछ भने केही समय राख्ने जानकारी दिएका छन् शान्तिपूर्ण विरोध गरिरहेको प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गरेपछि विरोधले तनावको रूप लिएको बीबीसी अनलाइनले जनाएको छ टर्कीमा स्थायी सरकार नहुँदा तनाव उत्पन्न भइरहेको गरिएको छ र राजधानीमा जारी गोर्खा कप फुटबलमा आज पनि दुईवटा खेल हुने भएका छन् त्रिपुरेश्वर स्थित दश र रङ्गशालामा दुई बजी हुने पहिलो खेलमा झापाको मुनाल क्लबले मच्छिन्द्र क्लबको सामना गर्नेछ यसअघि नै क्वार्टर फाइनल प्रवेश गरिसकेको मच्छिन्द्रको दुई खेलबाट छ अङ्क छ भने समान खेल खेलेको मुनालले एक अङ्क मात्र जोडेको छ मुनालले आज मच्छिन्द्रलाई पराजित गर्न सके पनि अघिल्लो चरण प्रवेशका लागि आजको दोस्रो खेलको नतिजा कुर्नुपर्ने हुन्छ त्यसै गरी आज यो अपराह चार बजे हुने अर्को खेलमा डिफेन्डिङ च्याम्पियन पुलिस क्लब र सरस्वती बीच प्रतिस्पर्धा हुने भएको छ अघिल्लो चरण प्रवेशका लागि पुलिसले आज सरस्वतीलाई जित्नुपर्ने दबाव रहेको छ यदि सरस्वतीले पुलिसलाई पछि पारेमा र अघिल्लो खेलमा मुन्नालले मछिन्द्र लहराईमा गोल अन्तरका आधारमा अघिल्लो चरणको टुङ्गो लाग्नेछ दुई खेल खेलेको पुलिसको तीन अङ्क छ भने समान खेल खेलेको सरस्वतीको एक अङ्क रहेको छ हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भए नमस्कार